त्यो नियतिको वज्रपात विवाहको बाजागाजा कानमा अझै गुन्जिँदै र सुख दाम्पत्य जीवनको सुन्दर सपना बुन्दा बुन्दै छिँदाल्यो गाठो नियतिले अब उनको चिनो स्वरूप उनले जन्माएकी छोरी छन् अस्तिसम्म ती हाँस्न नजान्ने छोरी हँसाउनका लागि औंलाले ओठ खेलाउँदै दुध खुवाएकी आमा अहिले उनको कोखमा छैनन् हजुरआमाको काखमा त कहिले हिजो आमासँगै सुतेको त्यही मूल ओछ्यानमा सुत्ने गरेकी छन् बेला बेलामा क्या क्या गर्दै रुँदा मुटु भक्कानिन्छ छोरा मान्छेले त पछि बिर्सिँदै जान्छ भन्छन् के तपाईँले पनि त्यसो गर्नुहोला र भन्दै हामीले त्यसै कोठामा बसेर केही बेर उहाँसँग कुराकानी गरेका थियौँ सुनौ छोरीलाई हाँसोले सधैँ उनको प्रतिमूर्ति रूपमा हेरेर हेला गर्नुहुन्छ कि नगर्नु होला नि हेरिदिनुहोस् मैले त छोरीलाई त मेरो छोरीलाई अन्तिममा उहाँप्रति केही शब्दहरू व्यक्त गर्नुपर्दा अन्तिम श्रद्धाञ्जली उहाँप्रति उसप्रति त म एकदम पहिला पनि उसलाई जहिले जति माया गर्थेँ अहिले पनि गर्छु जहिले पनि गरिरहनेछु ऊ जहाँ भए पनि अर्को जन्ममा उसँग हाम्रो मिलन होस् अनि मेरो मिलन होस् उसको आत्माले शान्ति पाओस् र जहिले पनि जहाँ रहे पनि खुसी रहोस् ती भन्न चाहन्छु यस्तो घटना त छोरा मान्छेले त घरबार बन्छ भन्छ सोच्न सक्दैन म विवाह गर्नु त्यस्तो उस्तो गर्दैन सर सोच्नै सक्दिनँ होइन म उसैलाई सम्झेर नि म होइन पागल हुन्छु कि जस्तो लाग्छ त्यो घटना त्यो फोटाहरू देख्दाखेरि त्यो सम् जुन सम्झिन्छु नि सर होइन भन्नु के रहेछ जति गाडा माया भन्नु के रहेछ तिम्रै माया धेरै छ तिम्रै माया धेरै छ कोरिया जानुहुन्छ कोरिया त मेरो सर होइन लेबर कन्ट्याक्ट आएन म त्यही भएर नि इक्जाम दिन गएको फेरि फेरि फर्म भरेर इक्जाम दिन गएको पहिला पनि मेरो नाम निस्केको विवाहको कुनै सिन छ विवाहको फोटोहरू सपना हुन्छ विवाहपछिका सपनाहरू तपाईँ फेरि कोरिया जाने किनकि सपना बुढाबुढीमा हुन्थ्यो नि कुरा एकदम सर सपनाहरू त धेरै थिए सर होइन कोरियाको नाम नआउनाले नि म गाउँमा बसेको थिएँ सर किनकि मैले जब गर्थेँ साइड जब गर्थेँ पढ्थेँ काठमाडौँमा नाम निस्क्यो भनेर म गाउँमा आएँ सर होइन कोरियाले ढिला गरिदियो अझ सबै नाम आएको छ पाँच हजार त्रिपन्न सयजना सम्म सब मात्रै देख्न पाएको अन्तिम चिया देख्न नपाउनु दुःख पीडा त बहुत होला नि बहुत छ सर त्यही भएर मैले फोटो हालेर दिउँछु म त्यो रोइ कराज कति रमाइला थिए हाम्रा ती दिन छुट्टिन्थिएनौ कहिले पनि एकछिन दिनभरि डुल्थ्यौँ पागल झै घुम्थ्यौँ कहिले झगडा कहिले मिल्थ्यौँ आपको बगैँचामा गट्टा खेल्न जान नुन नुनसँग खान्थ्यौँ खाएको जुठो याद आयो नखिचेको फोटो याद आयो यति याद आयो अचम्म लाग्यो अघि नै ढोका बन्द त्यसपछि चाहिँ तपाईँको त्यो बच्चा केही नभएको एकदम दुःख लाग्दो कुरा कि एकदमै दुःख लाग्दो सर म त मेरो लाइफ बर्बाद भयो होइन मेरो घरबार बिग्रियो सर होइन फोनमा पैसा हालिदिनुहोस् अथवा अन्तिम कुराकानी कति बेला भएको थियो तपाईँको अघिल्लो दिन दुई तिन बजीतिर मैले नास्ता खाँदै थिएँ हजुर काठमाडौँ हजुर त्यस्तो फिलिङ भएको सपना देखेँ जुन दुध आयो भन्ने सुनेपछि एकदम खुसी हुनुभयो तपाईँ এটাই थियो म एकदम सक्नु गर्नु खुसी भयो तर त्यस्तो भइदियो किन भइदो रहेछ बोलाउने सानो मानि सपनामा पनि झस्किएर बोलाउने झस्किएर बोलाउने यस्तो कसैलाई नपरोस् अनि ग्यास चुलो लगायतको सुख सुविधाका आधुनिक प्रविधि प्रयोगमा पनि मानिसहरूले होसियारी अपनाओस् भन्दै ती अराखाँची ठुला पोखराका सुनिल थापा सहित झोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौ साथै दिवंगत आत्माको चिर शान्ति र उनको एकमात्र चिनो ती सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै यस हृदय विदारक घटनालाई ओजेलका खबरसम्म ल्याइ पुर्याउन सहयोग गर्नुहुन् हुने अर्गतोषका सहकर्मी दिपेन्द्र श्रेष्ठलाई विशेष धन्यवाद दिन चाहन्छु त्यति बेला मैले उतैबाट फोन गरेको थिएँ मैले पहिलेको मोबाइलमा गरेको थिएँ अनि उसँग कुरा भएको थियो पैसा हालिदिनुहोस् भन्नुभएको थियो पैसा राखिदिनु त्यो कुराकानी नै अन्तिम कुराकानी बन्यो तपाईँहरूको त्यही नै हो मेरो